बाहु पालकी छ उस देश को यो सान लाग्छ मलाई प्यारो साथै को धुना चन्द्र सूर्य अंकित छन् नहुने नेपालकी छोरी